बुलबुल एउटा इरानी चरा बुलबुल म कमाउने तिमी खर्चिने अक्सर चल्दैन म कमाउने तिमी खर्चिने अक्सर चल्दैन यसरी त झगडा चल्छ घर चल्दैन च्यातिएको रूपैयाँ जस्तै रहेछ च्यातिएको रूपैयाँ जस्तै रहेछ यार यो सहरमा मेरो रहर चल्दैन यसरी त झगडा चल्छ घर चल्दैन माया गर्दिन भन्यौ मुटु रोकियो माया गर्दिन भन्यौ मुटु रोकियो हेर न यो मुटुलाई यो उत्तर चल्दैन यसरी त झगडा चल्छ घर चल्दैन आँसु झरिहाल्छ राम्रो होस् या नराम्रो आँसु झरिहाल्छ राम्रो होस् या नराम्रो आँखालाई कुनै पनि खबर चल्दैन यसरी त झगडा चल्छ घर चल्दैन हजुरको त आँगनमै कार चल्छ नि हजुरको त आँगनमै कार चल्छ नि मेरो गाउँमा अझै ट्र्याक्टर चल्दैन म कमाउने तिमी खर्चिने अक्सर चल्दैन यसरी त झगडा चल्छ घर चल्दैन अछाम कमल बजार घर भई अहिले काठमाडौँमा मिस्ट कलेजमा एचए पढ्दै गर्नुभएका गजलकार शिरिष खड्काको यो गजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट कार्यक्रमलाई शुरूआत गरे शिरीष खड्का उहाँलाई लिएर आइपुगेको छु उहाँसँगको कुराकानीसँगै उहाँको गजलहरू आज हामी सुन्छौं उहाँले भर्खरै एसी दिनुभएको दुई वर्ष भयो हेल्थ असिस्टेन्ट पढिरहनु भएको छ मिस्ट कलेजमा मैले बताएँ र एउटा कम उमेरमै राम्रो गजल लेख्न सक्ने भइसक्नु भएको छ म उहाँलाई अब कार्यक्रममा स्वागत गर्छु स्वागत छ श्रीजी तपाईँलाई धन्यवाद तपाईँ एचए पढ्दै गरेको विद्यार्थी होइन हजुर स्वास्थ्यको दुई वर्ष के के पढाइ हुँदो रहेछ त्यही हेर्दै अब फर्स्ट इयरमा चाहिँ साइन्स पर्छ है अनि सेकेन्ड इयरमा चाहिँ त्यही मेडिकल लाइनकै सब्जेक्टहरू हुन्छ ए मेडिकलमा के के हुँदो रहेछ एचएको विषय हामीले त नपढेको भएर फेरि चासो अब सेकेन्ड इयरमा चाहिँ त्यही मेडिसिन अनि सर्जरी फार्माकोलोजी फार्मेसी अनि प्याथोलोजी प्रति तिन वर्ष हुन्छ कि चार वर्ष तिन वर्ष हुन्छ तिन वर्ष भएपछि अनि हेल्थ असिस्टेन्ट भइयो हजुर है किन यही विषय रोज्नु भएको नि त्यस्तै दाइ अब गाउँमा त्यस्तै छ अलिकति अनि अब उतैतिर पढेर उतैतिर मेडिकल खोल्ने अनि उतै गाउँतिरै काम गर्ने भनेर ए त्यस्तो हिसाबले खोल्नु भएको हजुर अनि यहाँ पढ्दै हुनुहुन्छ हजुर गजल लिएर आउनुभएको छ है अब गजलको कार्यक्रम कुरा त म गर्छु नै बिचबिचमा गजल सुन्दै अगाडि जाउँ है त सुनाउनुहोस् त एउटा गजल पहिलो गजल त है पिठ्यु त हलुङ्गो भयो भारी बिसाउने क्रममा पिठ्यू त हलुङ्गो भयो भारी बिसाउने क्रममा मन मन किन हलुङ्गो भएन तिमी हटाउने क्रममा यस कारण यस कारण मैले तिमीलाई भुल्न छोडेको हुँ यस कारण मैले तिमीलाई भुल्न छोडेको हुँ सयौं पटक सम्झिनु पर्ने रहेछ भुलाउने क्रममा मन किन हलुङ्गो भएन तिमी हटाउने क्रममा यो यो चाँदनीले पनि मसँग दुश्मनी गरेकी छे यो यो चाँदनीले पनि मसँग दुश्मनी गरेकी छे सधैँ उनको याद लिएर आउँछे उधाउने क्रममा मन किन हलुङ्गो भएन तिमी हटाउने क्रममा तब तब सम्बन्ध कमजोर भएको महसुस भयो तब तब तब सम्बन्ध कमजोर भएको महसुस भयो जब जब तिम्रो हात खुकुलो हुँदै गयो समाउने क्रममा जब तिम्रो हात खुकुलो हुँदै गयो समाउने क्रममा तिमीले त चुम्बन गरेर केही नयाँ गर्नुपर्छ नि यार तिमीले त तिमीले त चुम्बन गरेर केही नयाँ गर्नुपर्छ नि यार पानी नै फाल्थिन् आमा पनि बिउझाउने क्रममा मन किन हलुङ्गो भएन तिमी हटाउने क्रममा पिठ्यु त हलुङ्गो भयो भारी बिसाउने क्रममा हस्तै युवा उमेरको गजल होइन त यहाँ चाहिँ पढ्दै गर्दा अरू साथीहरूले पनि लेख्नुहुन्छ गजल तपाईँको कलेजमा मेरो कलेजमा चाहिँ छैन त्यस्तो कोही पनि छैन अछाममा तपाईँको कमल बजारमा घर हजुर कमल बजार कमल बजार वरपर चाहिँ हुनुहुन्छ साथीहरू लेख्ने उतातिर अछामतिर चाहिँ धेरै नै हुनुहुन्छ भनौँ कहिलेदेखि सुरु गर्नुभएको तपाईँले मैले सुरु गरेको त अब यसरी पहिले चाहिँ मुक्तकहरू लेख्थेँ है अनि गजल लेख्न सुरु गरेको धेरै भएको छैन दाइ साढे एक वर्ष जति भयो होला स्कुल छोडेपछि स्कुल छोडेपछि भनौँ कोसँग सिक्नुभयो त्यही फेसबुकदेखि नै हो सिकेको चाहिँ फेसबुकबाटै भयो हजुर अनि लेख्न थाल्नुभयो हजुर उतातिर कार्यक्रम हुन्छ कमल बजारतिर गजलका कार्यक्रमहरू त्यस्तो त थाहा छैन त मलाई होइन कमल बजार नै हो अनि बस्न चाहिँ पढ्न चाहिँ म बर्दिया पढेको त्यही भएर उताको मल चाहिँ खासै त्यति धेरै अब धेरै थाहा छैन धेरै थाहा छैन बर्दियामा के पढ्नुभयो बर्दियामा स्कुल पढेकोमा अनि पछि एचए भइसकेपछि काम गर्न जाने बर्दिया कि अछाम जाने हुँदै अछामै जानुहुन्छ बुवा कता हुनुहुन्छ त बुवा आमा हुनुहुन्छ अहिले ए त्यति बेला तपाईँले पढ्दा पनि त्यहीँ हुनुहुन्थ्यो त्यहाँ जानुभयो बर्दियामा पनि घर छ यसरी बुझ बर्दियामा पनि घर छ ए ए अछाममा चाहिँ को को हुनुहुन्छ अछाममा चाहिँ अब आफन्तहरू छन् होइन त्यस्तो ठुला बा ठुला ठुला बाहरू अनि अरू सबै छन् अनि त्यही बर्दियामा चाहिँ आन्टी अङ्कल अनि हामीहरू छौँ बर्दियातिर चाहिँ कार्यक्रमहरू हुन्थ्यो तपाईँ पढेको ठाउँमा अब त्यस्तो साहित्यिक कार्यक्रम मलाई त्यति थाहा हुँदैन थियो दाइ म चाहिँ घरभित्रै हुन्थेँ होइन अब त्यही फेसबुक चलाएर अनि त्यही सिकेको त्यस्तो बाहिर माहौल चाहिँ खास त्यति धेरै चाहिँ थाहा भएन फेसबुकले नि यति राम्रो गजल लेख्न जान्ने हुन्छ भइँदो रहेछ दाइ अब यस्तै कसरी सिक्ने रहेछ भन्नुहोस् त मैले फर्स्टमा च्याट गरेर हो कि अरूको गजल हेर्दै अरूको गजल हेरेरै हुँदै अरूको गजल हेरेरै अनि इनबक्समा पनि हुन्छ इनबक्समा पनि धेरैलाई सोधेँ मैले पहिले पहिले चाहिँ सो फर्स्टमा चाहिँ म मुक्तक लेख्थेँ होइन अनि त्यही काफियाहरू तुकहरू भन्छ मुक्तकमा चाहिँ त्यो चाहिँ नमिल्दै नमिल्ने रहेछ अनि यो यो पोस्ट गरेपछि चाहिँ अनि यो भएन भाइ अनि यसरी भनेर भन्नुहुन्थ्यो अनि उहाँहरूलाई नै सोधेर अनि कसरी हो त भनेर अनि पहिला मुक्तकहरू लेखी त्यही आर्ट क्लास पढ्दा आर्ट क्लास पढ्दाखेरि चाहिँ आठ आठ आठ नौमा चाहिँ मुक्तकहरू लेखेँ अनि त्यही दस सिद्धिएपछि चाहिँ यता गजलतिर लाग्यो अर्को गजल सुनाउनुहोस् त अब ल हुन्छ दाइ दोस्रो गजल एक दिन त फुल्छन् भइदिए दलदल जस्ता एक दिन त एक दिन त फुल्छन् भइदिए दलदल जस्ता कैयौं जिन्दगी सड़कमा छन् कमल जस्ता घर घर झुपडी जस्तो भएर के भो त घर घर झुपडी जस्तो भएर के भो त सपना त छन् नि यार महल जस्ता सपना त छन् नि यार महल जस्ता यो सहरमा बेसरी तिम्रो याद दिलाउने यो यो सहरमा यो सहरमा बेसरी तिम्रो याद दिलाउने अरू केही छैनन् सखी चुरा पसल जस्ता अरू केही छैनन् सखी चुरा पसल जस्ता छलफलमा छलफल मात्रै त हो नभएको छलफलमा छलफल मात्रै त हो नभएको कति छलफल भए भए छलफल जस्ता कैयौं जिन्दगी सड़कमा छन् कमल जस्ता एक दिन त फुल्छन् एक दिन त फुल्छन् भइदिए दलदल जस्ता तपाईँले यो गजल लेख्नुभन्दा अगाडि मुक्तक लेख्नुहुन्थ्यो मुक्तक र गजल मात्रै हो कि अरू साहित्यमा अरू विधामा पनि लेख्नुहुन्छ कविता नि कविता त धेरै लेखेको छैन तर दुईवटा जति कविता लेखेछु अनि कथा नै लेखेछु एउटा कथा पनि लेख्नु भएको छ लेख्नुहुन्छ अनि कुन टाइममा लेख्ने त अब गजलहरू मुक्तकहरू चाहिँ फेसबुक खोलेपछि फेसबुक खोलेपछि अक्सर अरूको पढेपछि अनि या युट्युबमा अरूको सुनेपछि त्यसरी चाहिँ लेख्छु होइन अब त्यही कहिले कसो अनि त्यति धेरै चाहिँ लेख्दिनँ दाइ मैले तपाईँलाई सिकाउने चाहिँ को हुनुहुन्छ साथी गजल त्यसरी अब प्रत्यक्ष फेसबुक बाहेक प्रत्यक्ष चाहिँ हुनुहुन्न दाइ प्रत्यक्ष प्रत्यक्ष छैन अहिलेसम्म सङ्गत त होला नि साथीहरूको रूप सङ्गत भन्नाले अब त्यस्तो खासै त उतातिर अब त्यस्तो गजल लेख्ने मान्छे म यति आइसकेपछि चाहिँ गजल लेख्न सुरु गरेँ है अनि एकचोटि कार्यक्रममा गाउँ अनि मलाई यो के अरे लेख राम्रो छ भन्ने चाहिँ ओम भलामान बोकटी दाई दाई ओम भलामान बोकटी भन्ने दाई हुनुहुन्छ उहाँ कालीकोटको होइन अनि उहाँले चाहिँ हौसला दिनुहुन्थ्यो धेरै नै लेख राम्रो छ भनेर मनमा नै मन पराउन थालेको धेरै भयो मनमा नै मन पराउन थालेको धेरै भयो यो कुरा भन्छु भन्न लागेको धेरै भयो ए बर्सात अब त झरिदेन यार ए बर्सात अब त झरिदेन यार आँसुमा मात्र भिजेको धेरै भयो यो कुरा भन्छु भन्न लागेको धेरै भयो म तिम्रो बन्न नसकेको मात्र हुँ म तिम्रो बन्न नसकेको मात्र हुँ तिमी त मेरी बनेको धेरै भयो यो कुरा भन्छु भन्न लागेको धेरै भयो पूरा घर परिवारलाई रुवाएर पूरा घर परिवारलाई रुवाएर यो शालिक मुस्कुराएको धेरै भयो यो कुरा भन्छु भन्न लागेको धेरै भयो अब शिरमा सजाउनेको खाँचो छ अब शिरमा सजाउनेको खाँचो छ यो शिरिष फुलिसकेको धेरै भयो यो कुरा भन्छु भन्न लागेको धेरै भयो मनमा नै मन पराउन थालेको धेरै भयो हामी बुलबुलमा आज शिरिष खड्कासँग छौं अछाम कमल बजारमा उहाँ जन्मनु भएको उहाँ मिस्ड कलेज अध्ययनरत हुनुहुन्छ काठमाडौँमा हेल्थ असिस्टेन्ट पढिरहनु भएको छ म उहाँसँगको कुराकानीलाई फेरि केही बेरमा जोड्छु एउटा गजल सुन्छौँ हामी त्यसपछि फेरि हामी आएर जोडिन्छौँ एउटा साङ्गीतिक गजलको पालो अब देखिनु आज भोलि बसाई पोसर्यौ कि भेटौँ न भेटौँ भन्ने भेटौँ न भेटौँ भन्ने दोधारमै पर्यो कि दोधारमै पर्यो कि देखिनु बसाइको सर्योकी भेटु न भेटु भन्ने भेटु न भेटु भन्ने दुधारमै दुधार मै पर्यो तिम्रो झबार्दले अठारो को मंजिल भेजना भरा पुछल पर्छ माया को मंजिल भेजना भरा पुछल पर्छ देखेर भीर अगाड़ी देखेर भीर अगाड़ी त्यसै त्यसै डऱ्यो कि त्यसै त्यसै डऱ्यो पिएर आशिक अझै पर्खिरहेछ आँसु पिएर आशिक अझै पर्खिरहेछ आँसु पिएर आशिक आंसू पीरास कर आंसू पीरास अझै पर्खे रहेछ सच्चा पुजारी माथि सच्चा माथि अन्यायको गर्यो लेकिन आज भोलि बसाई केही गुमाउँछु कि भन्ने भय रहेछ केही गुमाउँछु कि भन्ने भए रहेछ गुमाएको समयमा यस्तो समय रहेछ मैले त याद गर्न छोडिसकेको थिएँ मैले त याद गर्न छोडिसकेको थिएँ याद गर्न नछोड्ने त यो हृदय रहेछ गुमाएको समयमा यस्तो समय रहेछ यही सोचेर चित्त बुझाए बिछोडिएपछि यही सोचेर चित्त बुझाए बिछोडिएपछि हामी बिछोडिने पहिल्यै तय रहेछ गुमाएको समयमा यस्तो समय रहेछ चोटहरू शिक्षक हामी विद्यार्थी रहेछौं चोटहरू शिक्षक हामी विद्यार्थी रहेछौं र यो जिन्दगी एउटा विद्यालय रहेछ केही गुमाउँछु कि भन्ने भइरहेछ गुमाएको समयमा यस्तो समय रहेछ यो गजलसँगै तपाईँलाई फेरि पनि स्वागत गरेँ मैले आजको बुलबुलमा मसँग आज मिस्ट कलेजमा एचए अध्ययनरत कमल बजार अछामका शिरिष खड्का हुनुहुन्छ उहाँको गजल सुन्दै हामी साङ्गीतिक गजलहरू पनि सुन्दैछौँ र कुराकानी पनि गर्दैछौँ कमल शिरिषजी तपाईँलाई फेरि स्वागत छ कमल बजार भन्दाखेरि म झुकिएछु है अनि शिरिषजी भन्नै झुकिएछु तपाईँको नाममा यो बेला बेलामा फेरि मक्ता पनि राख्नु भएको छ तपाईँले मक्तामा आफ्नो नाम पनि राख्नु भएको छ कुनै कुनै गजलमा है मैले अघि गजलहरू सर हेर्दाखेरि याद गरेको थिएँ अनि गजल लेखेर कतिवटा पुगे त अहिलेसम्म तपाईँको धेरै छैन दाइ त्यही बढी गजल जस्तो त गजलहरू खासै छैनन् है अब त्यही गजल भनेर लेखेको चाहिँ त्यही तिस पैँतिस समथिङ त्यति पुग्यो होला ए सङ्ग्रह निकाल्ने पनि सोच छ छैन दाइ त्यस्तो यस्तो खासै त्यस्तो राम्रो लेख्छु जस्तो त लागेको छैन है गजलहरू अनि भर्खरै सिक्दैछु लेख्दैछु पछिसम्म पछि के हुन्छ हेरौँ एउटा अर्को सुनाउनुहोस् त <clears throat> ल हुन्छ दाइ सुध्रेको त होइन म तर बिग्रिन बाँकी छ सुध्रेको त होइन म तर बिग्रिन बाँकी छ उनलाई अझ धेरै माया दिन बाँकी छ सुध्रेको त होइन म तर बिग्रिन बाँकी छ उनलाई अझ धेरै माया दिन बाँकी छ उनीसँग बिछोडिएको त वर्षौँ भइसक्यो उनीसँग उनीसँग बिछोडिएको त वर्षौँ भइसक्यो अझै उनका यादसँग बिछोडिन बाँकी छ अह अह तिमीलाई मैले सम्झिएकै छैन अह तिमीलाई त मैले सम्झिएकै छैन यति भनेपछि के नै सम्झिन बाँकी छ फिल्ममा झैँ दोबाटोमा भेट त भयो हाम्रो फिल्ममा झैँ दोबाटोमा भेट त भयो हाम्रो फिल्ममा झैँ दोबाटोमा भेट त भयो हाम्रो अब अब गगन गर्जिन वर्षात बर्सिन बाँकी छ उनलाई अझ धेरै माया दिन बाँकी छ सुध्रेको त होइन म तर बिग्रिन बाँकी छ हस्तै राम्रो गजल <clears throat> गजल सुन्यो मिठो पनि लाग्यो मलाई तपाईँ आउँदा दिनहरूमा गजलको सङ्ग्रह निकाल्नुहुन्न यतातिर एचए पनि पढ्दै हुनुहुन्छ कसरी मिलाउनुहुन्छ त नि साहित्य र यो हेल्थलाई कसरी विषय मिलाएर पढ्नुहुन्छ अब यस्तो हुँदै अब यो चाहिँ होइन फुर्सदको बेला लेख्ने हो पढ्ने पढाइ चाहिँ मेन भनौँ अब होइन पढ्न चाहिँ पढ्न नै आएको यता <laughs> गजल सजल लेख्न चाहिँ होइन है तर पनि अब कहिले कसो फुर्सद यत्तिकै अब आइहाल्छ लेखिहालौँ के दिँदो रहेछ गजलले भन्नुहोस् त त्यस्तो केही दिँदैन दाइ अब त्यही ऊ मात्र त्यस्तो खासै त केही होइन मन मन बहलाउनका लागि मतलब मन बुझाउनका लागि चित्त बुझाउनका लागि त्यही हो तपाईँको एउटा गजल म वाचन गरौँ है त मैले तपाईँको हातबाटै लिएँ तपाईँले पढ्न रेडी गर्नुभएको थियो यस्तो अचम्मको कुरामा रोएका छन् यस्तो अचम्मको कुरामा रोएका छन् फूलले घोचोरे काँडा काँडा रोएका छन् पूरा यसरी पूरा भएका छन् त्यो भीड़मा पूरा यसरी पूरा भएका छन् त्यो भीड़मा आधा हाँसेका छन् आधा रोएका छन् फूलले घोच्योरे काँडा काँडा रोएका छन् पत्थर मात्रै त हो ठोकिँदा रुँदै नरोएको पत्थर मात्रै त हो ठोकिँदा रुँदै नरोएको तर ठूलो आवाजमा सिसा रोएका छन् फूलले घोच्योरे काँडा काँडा रोएका छन् चोट मनमा लगाए कि हौ मन पर्ने चोट मनमा लगाए कि हौ मन रुनुपर्ने आँखा रोएका छन् आँखा रोएका छन् यस्तो अचम्मको कुरामा रोएका छन् फूलले घोच्योरे काँडा काँडा रोएका छन् एकाक्षरी रहेछ होइन एकाक्षरी अन्तिम अक्षरमा काफिया राख्नु भएको रहेछ अनि यो पछाडिको आँखा रोएका छन् आँखा रोएका छन् रिपिट नै गर्नुभएको हो यसरी वाचन गर्दाखेरि चाहिँ यस्तै राम्रो सुनिन्छ चोट मनमा लगाएकी हो मन रुनुपर्ने चोट चोट मनमा लगाएकी हो मन रुनुपर्ने आँखा रोएका छन् आँखा रोएका छन् यसरी अब एउटा साङ्गीतिक गजल सुनौँ है त हामी त्यस पछाडि फेरि कुराकानीलाई जोड्छौँ हस् जति चले तिर सबै छातीले छेक्दै आए ए छातीले छेक्दै आए ए छातीले छेक्दै आए एउटा फुल टिप्नलाई एउटा फुल टिप्नलाई एउटा फुल टिप्नलाई सयौँ काँडा टेक्दै आए एउटा फुल टिप्नलाई सयौं काँडा दिँदै आए जति चले तिर सबै मर्ने हारो दे बाटोभरि तिम्रो लागि मर्नेहरू देश आए जति चले तिर सबै आँखामा देउतालाई फुले पूजा गरे जस्तै मन्दिरमा देउतालाई मन्दिरमा देउतालाई फुलले पूजा गरे जस्तै जहाँ तिम्रो तस्बिर देखे देखे क्या दिल फेर आए जहाँ तिम्रो तस्वीर देखे क्या दिल फेर आए जति चले तीर सबै भयो बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कदा बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कदा यो बाटो कतै बिर्सिन्छु कि भनी मैले जहाँ जहाँ पुगे त्यहाँ पुगे त्यहाँ पुगे त्यहाँ तिम्रो नाम गर्दै जहाँ जहाँ पुगे त्यहाँ तिम्रो नाम लेख्दै आए जति चले तिर सबै बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल भोकै यो दृश्य देख्छु झन् पीर बिच्छ भोकै यो दृश्य देख्छु झन पीर भित्छ जब दुधै दुधले हजुरको मन्दिर भित्छ उसैले छाता उपहार दिएर गएकी छे उसैले छाता उपहार दिएर गएकी छे जसलाई सम्झदा आँसुले शरीर भित्छ जब दुधै दुधले हजुरको मन्दिर भिज्छ मजदूर पसिनाले भिजेको हुन्छ सधैँ मजदूर पसिनाले भिजेको हुन्छ सधैँ र रगतको आहालमा वीर भिज्छ जब दुधै दुधले हजुरको मन्दिर भिज्छ यी आँखाले कोही तिमी झैं देख्यो फेरि यी आँखाले कोही तिमी झैं देख्यो फेरि आज राति सिरानीको तस्बिर भिज्छ भोकै यो दृश्य देख्छु झन् पीर भिज्छ जब दुधै दुधले हजुरको मन्दिर भिज्छ शिरिष खड्काको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे बुलबुलमा आज हामी शिरिष खड्कासँग कुराकानी गर्दै उहाँका गजल सुनिरहेका छौं मैले यो चरणको गजल नै निकै राम्रो माने यो गजललाई मैले तपाईँले यो कति बेला कसरी लेख्नु भएको थियो शिरीषजी यो चाहिँ अब ठ्याक्कै त्यस्तो याद त छैन हिँड्दै तर पनि यो फर्स्ट यो दोस्रो शेर चाहिँ दोस्रो शेर लेखेको थिएँ पहिला यो माथिको यसको मतला सतला मतला लेख्नुभन्दा मक्ता अरू लेख्नुभन्दा पनि यो दोस्रो शेर लेखेको थिएँ एउटा मात्र शेर थियो अनि ए राम्रो लाग्यो यो शेर चाहिँ अनि त्यही भएर पुरा गरिदिउँ न भनेर यो चाहिँ पढेर धेरै साथी बनाइयो कि गजल लेखेर अब चाहिँ पढेर त त्यही हो दाई खासै छैनन् है अब त्यही यो गजल लेखेर भनौँ गजल लेखेर चाहिँ धेरैलाई चिनेछु धेरैलाई धेरै सत्य हुनुहुन्छ कति चिनियो को कोलाई चिन्नुभयो एकदम सम्झना लायक मैले फलानुसँग चिनेर त्यो दिन गजलले गर्दा यस्तो रमाइलो भयो भन्ने दिनहरू छ कि छैन छ अब त्यस्तो खासै पनि होइन अब फर्स्ट टाइम म यहाँ काठमाडौँ आउँदा चाहिँ फर्स्ट टाइम चाहिँ ओमलामान दाईलाई भेटेको मैले है अनि उहाँले नै मलाई अहिले यहाँसम्म सबै उहाँकै उहाँले नै यहाँसम्म ल्याइदिनु भयो मलाई नि है अनि त्यो त्यसपछि चाहिँ अनि अरू अब फेसबुकदेखि चिन्नुभएको दाईहरू क त्यो लक्ष्मण सङ्गम दाई लक्ष्मण सङ्गम दाईसँग पनि भेटेको थिएँ एकचोटि किर्तिपुरमा अनि त्यसपछि लक्ष्मण आजाद दाई अनि अनि उहाँहरूले के तपाईँको गजल हेरेर चिन्नुभयो गजलबाटै मैले नै चिनेको दाई उहाँलाई अब उहाँहरूले त उहाँहरू त धेरै गजलको प्रशंसा गर्नुभयो होला नि उहाँहरूले राम्रो लेख्नु राम्रो लेख्छौ लेख्दै जाऊ भन्नुहुन्थ्यो अनि बसन्त ओली बसन्ती दाईलाई नै भेटेको अनि अरू नै हुनुहुन्छ टन्नै एउटा सुनाउनुहोस् त अब फेरि गजल तपाईँको <coughs> चाखेर नसकिँदै स्वाद आइदिए हुन्थ्यो चाखेर चाखेर नसकिँदै स्वाद आइदिए हुन्थ्यो उनलाई पनि मेरो याद आइदिए हुन्थ्यो उनी उनी फेरि एकपटक मेरी हुने थिइन् उनी उनी फेरि एकपटक मेरी हुने थिइन् उनको ऊसँग विवाद आइदिए हुन्थ्यो उनलाई उनलाई पनि मेरो याद आइदिए हुन्थ्यो प्रेमको बिउ रोपेर सम्बन्ध फलाउने थिएँ प्रेमको प्रेमको बिउ रोपेर सम्बन्ध फलाउने थिए यार सम्बन्ध टिक्ने खात आइदिए हुन्थ्यो उनलाई पनि मेरो याद आइदिए हुन्थ्यो मलाई आमा हेर्न मन लाग्यो औँसीकै रातमा मलाई मलाई आमा हेर्न मन लाग्यो औँसीकै रातमा आकाशमा एकपटक चाँद आइदिए हुन्थ्यो आकाशमा एकपटक चाँद आइदिए हुन्थ्यो उनलाई पनि मेरो याद आइदिए हुन्थ्यो चाखेर नसकिँदै स्वाद आइदिए हुन्थ्यो राम्रो गजल अब गजल राम्रो हुँदाहुँदै पनि समयले अब हामीलाई विदा गर्दैछ एउटा गजल वाचन गर्ने समय छ तपाईँ कुन वाचन गर्नुहुन्छ छानेर वाचन गर्नु सिरिजजी एउटा गजल तपाईँको सुन्छौँ त्यसपछि एउटा साङ्गीतिक गजल सुन्छौँ र अनि हामी आजको बुलबुलबाट विदा हुनुपर्छ कुन गजल सुनाउनुहुन्छ एउटा गजल हजुर वाचन गर्नुहोस् त यो चाहिँ पाँच शेरको छ भर्खरै भर्खरै लेखेको हुँदै हजुर मुटुको धड्कन बिनाको मुटु हुँ मुटुको मुटुको धड्कन बिनाको मुटु हुँ म म तिमीबाट छुटिदाको मुटु हुँ म म तिम्रो केही नभए के भो त म म तिम्रो केही नभए के भो त यार म मेरी आमाको मुटु हुँ तिमी तिमी ढुङ्गा जस्तीमा ठोकिएपछि तिमी तिमी ढुङ्गा जस्तीमा ठोकिएपछि विचारमा आयो सिसाको मुटु हुँ जब जब आँसु जब आँसु झर्यो तिम्रो आँखाबाट जब जब आँसु झर्यो तिम्रो आँखाबाट लागेथ्यो तिम्रो आँखाको मुटु हर बखत निगरानीमा हुन्छु म मक्तदाई हर बखत हर बखत निगरानीमा हुन्छु म मेरो खुट्टा तान्ने आफ्नाको मुटु हुँ म म तिमीबाट छुटिदाको मुटु हुँ मुटुको धड्कन बिनाको मुटु हुँ रमाइलो भयो सुन्नलाई अब एउटा साङ्गीतिक गजल सुन्छौँ हामी त्यसपछि बिदा माग्छौँ है त्यसरी कतै दुःखमा पर्यो जस्तो लाग्छ छुट्टिएर कतै झर्यो जस्तो यो गजलसँगै तपाईँलाई बुलबुलमा मैले फेरि स्वागत गरेँ र हामी अब अन्त्यतिर छौँ सिरिजजी तपाईँलाई यो सुनिसकेपछि कसैले सम्पर्क गर्नु पर्यो बुलबुलमा तपाईँसँगको कुराकानी सुनिसकेपछि भने कसरी गर्ने फेसबुक आइडी छ दाइ नाम छ नेपालदेखि नै लेखेको छु सिरिज खड्का है नेपालीबाट मोटो स राखेर अनि पातलो के अरे अनि र मोटो स मोटो स राखेर अनि र चाहिँ दीर्घ अनि स चाहिँ त्यो रसो अनि खड्का भनेर नेपालीबाट खोजेर भेटिन्छ हस् कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको गजल अझै राम्रो हुँदै जाओस् मेरो साधुवाद धन्यवाद हवस् त आजको बुलबुलमा शिरिष खड्काको गजल वाचन र केही साङ्गीतिक गजलहरूका साथ अब आजको कार्यक्रमबाट उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुता अच्युत घिमिरे बुलबुल पनि विदा हुँदैछु जाँदा जाँदै म शिरीष खड्काको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छु हर दिन एउटा सजाउन एउटा हटाउन आउँदैन हर दिन एउटा सजाउन एउटा हटाउन आउँदैन मलाई तिमीले जसरी माया लगाउन आउँदैन ऊ यसरी फकाइरहेछ आफ्नै प्रेमिकालाई ऊ यसरी फकाइरहेछ आफ्नै प्रेमिकालाई नरिसाउन यार मलाई फकाउन आउँदैन मलाई तिमीले जसरी माया लगाउन आउँदैन झुपडीलाई हो दुःखमा पनि रमाउन आउने झुपडीलाई हो दुःखमा पनि रमाउन आउने महललाई त खुसीमा पनि रमाउन आउँदैन मलाई तिमीले जसरी माया लगाउन आउँदैन आमाको मुस्कान सम्झी सम्झी मूल्याङ्कन गरे आमाको मुस्कान सम्झी सम्झी मूल्याङ्कन गरे ए जुन साँच्चै यार तँलाई मुस्कुराउन आउँदैन हर दिन एउटा सजाउन एउटा हटाउन आउँदैन मलाई तिमीले जसरी माया लगाउन आउँदैन एउटा इरानी चरा